कुखुरा पालन गर्दै आउनुभएको भएको छ दुवैजनाले हाल नेपाल कम्युनिस्ट पार्टी नेकपामा सक्रिय राजनीति समेत गर्दै आउनु भएको छ श्रेष्ठ नेकपाको गलकुट नगर कमिटिको अध्यक्ष र नेकपा केसी नेकपा बागलुङ नगर कमिटिको सचिव हुनुहुन्छ श्रेष्ठ र केसी पार्थीको बैठक भेटघाट तथा जनगुजा जनगुनासो सम्बोधन गर्ने काममा त व्यस्त नै हुनुहुन्छ त्यससँगै समयको यथोचित व्यवस्थापन गरेर व्यावसायिक कुखुरा पालन पनि उहाँहरूको मुख्य कर्म हो उमेरले एकाउन्न वर्ष पुग्नुभएका श्रेष्ठले जीवनमा अनेक उटार चढाव आयो राजनीति राजनीति नै जीवन हो भन्दै आउनुभएका श्रेष्ठ केही समय राजनीतिबाट अलग भएर कहिले साउदी त कहिले जापान भौतारिनुभयो तर विदेशको बसै त्यागेर कृषिमा भविष्य देख्न थाल्नुभएका श्रेष्ठले नेपाल फर्केर राजनीतिक जीवनलाई समेत सक्रिय बनाउन थाल्नु भएको हो विक्रमसम्म दुई हजार साठीमै स्वदेश साएर के कृषि पेसा अँगाल्नु भएका श्रेष्ठले पुनः कुखुरा पालनसँगै राजनीतिमा सक्रिय हुँदै आउनु भएको छ विक्रमसम्म दुई हजार छत्तिसदेखि विद्यार्थी राजनीतिमा लाग्नु लाग्नुभएका श्रेष्ठ दस वर्षको विदेश बसेपछि राजनीति सँगै कृषिमा लाग्नु भएको थियो स्वदेशमै केही गर्ने सोचका साथ जापान जस्तो देश समेत त्यागेर व्यावसायिक उत्पादनमा लाग्नुभएका श्रेष्ठ अहिले गलकुटकै सफल कृषकका रूपमा परिचित हुनुहुन्छ यस्तै चालिस वर्षका केसीले दुई वर्ष अघिदेखि बागलुङ नगरपालिका वडा नम्बर तिन कृषि गाउँमा जिम्बाल कृषि फार्म सञ्चालनमा ल्याउनु भएको छ तिनवटा ब्लकमा स्थापना गरिएको उहाँको फार्ममा हाल दुई हजार पाँच सय लेयर जातका लेयर्स जातका कुखुराहरू छन् अहिले दैनिक दुई हजारभन्दा बढी उत्पादन गर्दै अन्डा उत्पादन गर्दै आएको केसीले बताउनुभयो। हरिचरमा प्रशस्त जग्गा रहेको शीर्षले त्यही जग्गामा सुन फलाउने लक्ष्यका साथ विक्रमसम्म दुई हजार एकसठी सालदेखि सुन्तला खेती, केही समय बाख्रा पालन र अहिले अन्डा उत्पादनका लागि लेयर्स जातका कुखुरा पालन गर्दै आउनु भएको छ। राजनीतिबाट सामाजिक जीवन चल्दै आए पनि आर्थिक जीवन चलाउन पहिले विदेश र विदेशबाट आएर अहिले कृषि पेसामा लागेको छु श्रेष्ठले भन्नुभयो कृषि र पशुपालनले व्यवसायिक बनाउँदै लगेपछि पुनः राजनीतिमा सक्रिय समेत सक्रिय हुँदै आएको छु अहिले उहाँको तरकारी तनेल तथा खुला जग्गामा भिन्ती टमाटर लौका र करेला लगायतका तरकारी उत्पादन भएका छन् श्रीषले दस रोपनी क्षेत्रफलको जग्गामा तिन सय किलोभन्दा बढी उत्पादन दिने सुन्तला वार्षिक बाह्र क्विन्टल ढुलो उत्पादन गर्दै आएको बेसार खेती र विक्रमसम्म दुई हजार एकात्तरदेखि श्रेष्ठ पोल्ट्री फर्म पोल्ट्री मार्फत लेयर्सजातका कुखुरा पालन गरे अन्डा उत्पादन गर्दै आउनु भएको छ श्रेष्ठका अनुसार अहिले लगानी र ध्यान कुखुरा पालनमै बढी लगाउँदै आउनु भएको छ चार हजार कुखुरा पाल्ने क्षमताको श्रेष्ठ पोल्ट्री फार्ममा अहिले झन्डै तिन हजार अन्डा दिने कुखुरा रहेका छन् पश्चिम बागलुङलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कुखुरा पालनमा आएको भन्दै हालसम्म रु एक करोड तिस लाख लगानी गरिसकेको र नाफाबाट आएको रकम समेत लगानी गर्दै आएको सिरिजको भनाइ छ फर्म र जग्गा व्यवस्थापनमा हालसम्म रु पच्चिस लाख लगानी गर्नुभएका केसीले परीक्षणका लागि टर्की चरा समेत पाल्न सुरु गर्नुभएको छ अहिले उहाँको फार्ममा बाह्रवटा टर्की चरा रहेका छन् जनताको काममा मात्रै खट्ने आर्थिक समृद्धि हुन नसक्ने भन्दै राजनीतिबाट बचेको समय फार्ममा खर्च गर्दै आएको छु केसीले भन्नुभयो जनतालाई आर्थिक विकासमा जोडिनुपर्छ भन्ने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 नम्बर पाँच बिहुमा केही समयको छलफल पछि टोली साँझ साँझ आज साँझ पूर्तिबाङ पुग्नेछ टोलीमा मध्यप्रदेश लोकमार्ग आयोजना कार्यालयका प्रमुख समेत सहभागी रहेकाले अनुगमन निरीक्षणपछि उपाध्यक्ष कडेलले आवश्यक निर्देशन समेत दिनुहुनेछ टोलीमा प्रधानमन्त्रीका विकास तथा पूर्वाधार विज्ञ सल्लाहकार गजेन्द्र थपलिया राष्ट्रिय योजना आयोगका अन्य सदस्य तथा कर्मचारीको सहभागिता रहेको छ राष्ट्रिय गौरवका आयोजना निर्माणका क्रममा स्थानीय स्तरमा उत्पन्न समस्या र समाधानको उपायबारे अध्ययन गर्न गर्न र हालसम्मको कामको प्रगति विवरण बुझ्न यो भ्रमण महत्त्वपूर्ण रहेको कणेलले बताउनुभयो टोलीले योजना आयोग मार्फत स्थानीय तहमा साझेदारीमा चलेको विकास अनुदान र समपूरक अनुदानका कार्यक्रमको समेत अनुगमन निरीक्षण गर्नेछ जुवातास खेलिरहेको अवस्थामा सदरमुकाम बागलुङ बजारबाट प्रहरीले मङ्गलबार राति चारजना जुवाडे पक्राउ गरेको छ बागलुङ नगरपालिका वार्ड नम्बर तिन गुटीमा रहेको अमिना गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा चारजना जुवाडे नगदसहित पक्राउ परेका हुन् पक्राउ पर्नेमा सोही ठाउँ बस्ने रञ्जन श्रेष्ठ हरि शर्मा राजेश खड्का र हिरा थापा रहेका छन् उनीहरूको साथबाट नब्बे हजार चार सय पचहत्तर रुपियाँ नगद बरामद भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो भयो पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्कनुभएका जैमिनी नगरपालिका वडा नम्बर पाँच बिना मारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउनुहुन्छ विदेश जानु अघि देशमै सिकेको सिपले उहाँले काममा सघाएको छ कोरियामा कमाएको पैसाले बोलेरो जोड्यो पाँच वर्ष करार अवधि भ्याएर घर फर्कनु भएका उहाँ फेरि विदेश फर्कन चाहनु भएन अहिले उहाँले यातायात व्यवसायमा हात हाल्नु भएको छ उहाँले यातायात व्यवसायमा लगानीको सोच बनाउँदा उहाँका दाजु गोविन्द पौडेल किराना व्यवसाय गर्ने सोच बनाउनु भयो परिवार सबैको व्यवसायमा संलग्न त हुनेछ भने केही जिसी भएका युवाले रोजगारी पाउनेछन् जेमिनीकै राङखानीका बोमबहादुर बेकाले विदेशमा कमाएको पैसा फर्निचर उद्योगमा लगानी गर्नुभएको छ विभिन्न देश गरी लामो समय विदेश बस्नुभएका विकले ब्याट ब्याटलामा फर्निचर उद्योग सञ्चालनमा ल्याउनु भएको छ मलेसिया साउदीदेखि कोरियामा मात्र दस वर्ष बिताउँदा नमरेको पैसा कमाउने धेत मार्न उहाँले गाउँमै लगानी गर्नुभएको हो विदेशमा कमाएको धेरथोर पैसा साना व्यवसायमा लगानी गर्दा निरन्तर आमदानी र अन्यलाई रोजगारी समेत हुने उहाँको बुझाइ छ उहाँको उद्योगमा पलङ कुर्सी टेबल भ्या झ्याल ढोका लगायतका काठका सामग्रीहरू निर्माण गरिन्छ जसका कारण कारण उहाँले बाहिरी बजारमा जाने गाउँको पैसा गाउँमै रोकिएको दावी गर्नुहुन्छ उद्योगमा पचास लाख रुपियाँ लगानी गरेको विकले बताउनुभयो धेरै विदेश धाइयो अलिकलि अलिअलि कमाइ भयो विदेशको कमाइ भलबारी हो भने धेरै टिक्दैन विक भन्नुहुन्छ निरन्तर आमदानीको लागि देशमै केही गर्नै पर्छ लगानी नगरी प्रतिफल नआउने भन्दै विकले कमाएको पैसा यतिकै राख्दा कुनै फाइदा नहुने बताउनु बताउनुभयो विकको फर्निचरमा उहाँको परिवार र केही गाउँका युवाले रुपियाँ समेत काम गर्दछन् मैले चालिस पचास लाख लगानी गर्दा घर परिवार र छिमेकीले समेत काम पुगेको छ उहाँ भन्नुहुन्छ काम भए कमाई हुन्छ कमाई खर्च भए खर्च पुग्छ उहाँले विदेशका मानिसहरूको व्यवसायप्रति मोह देखेर आफूले पनि सान व्यवसाय थालेको बताउनु भयो जमिनी नगरपालिका वडा नम्बर दस राङखानीका एमपुन दुबईबाट घर फर्कनु भएको हो दुबईमा काम र दाम धेरै राम्रो थियो तर उहाँ बा एघार वर्षको दुबई बसै सकेर गाउँघरमै बेस बसाइ व्यवसायमा लाग्नु भएको छ उहाँले दुवैमा कमाएको पैसा लगानी गरेर र बजारमा जैमिनी कृषि तथा पशुपन्छी फार्म एन्ड रिसर्च सेन्टर र सेन्टर तथा ब्लक उद्योग सञ्चालनमा ल्याउनु भएको छ विदेशको सिकाइ र भोगाईलाई साना व्यवसायमा लगाउने योजना बनाएको पुनले ब्लक उत्पादनदेखि पन्छीको फार्मसम्मका लागि पचास लाख रुपियाँ लगानी गर्नुभएको छ ठुलो योजना बनाएर कामको थालनी गरेका छौँ पुनले भन्नुभयो ब्लक उद्योगबाट सुरु गरेका हौ उद्योगबाट दैनिक पाँच सय ब्लक निर्माण हुनेछ त्यहाँ तीनजना व्यक्तिले रोजगारी पाएका छन् उनीहरूको उद्योग अन्तर्गत बङ्गुर पालन सुरु भएको छ पाँच सय बङ्गुर पाल्ने योजना छ त्यहाँ बङ्गुर पालनसँगै कुखुरा टर्की बताई कडकनाथ र माछा पालन गर्ने लक्ष्यका साथ अहिले काम सुरु गरिएको छ आफ्नै ठाउँमा गरे हुन्छ भन्ने सन्देश दिने इच्छा छ पुन भन्नुहुन्छ विदेशमा दुःखले कमाएको स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना गर्ने लक्ष्य हो उल्लेखित तीन युवाका अलावा जैमिनीमा विदेशमा कमाएर गाउँघरमा लगानी गर्ने युवाहरूको सङ्ख्या उल्लेख्य रहेको छ पशुपालन व्यवसाय व्यवसाय केरा खेती माउरी पालन तथा साना उद्योगहरूको सञ्चालनमा युवाहरूले सहभागितात्मक लगानी बढाएका छन् युवाको सक्रियता अनुसारको साथ स्थानीय सरकारले नदिएको युवाहरूको गुनासो रहेको छ आर्थिक वर्षदेखि स्थानीय तहले आफ्ना पालिकामा रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड हेर्ने गरी व्यवस्था गरिएको छ यस वर्षको शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले कोरोना भाइरस कोभिड उन्नाइस महामारीको अवस्था विश्लेषण गरेर स्थानीय तहकै पहलमा भौतिक रूपमै विद्यालय सञ्चालन गर्न दिने भएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा स्थानीय तहले परिस्थिति विश्लेषण गरेर यो विषयमा यो विषयमा आवश्यक निर्णय लिने र विद्यालयलाई समय समयमा निर्देशन दिनुपर्ने बताउनुभयो मन्त्री स्तरीय निर्णयबाट स्वीकृत विद्या विद्यालयले सञ्चालन सम्बन्धी कार्य ढाँचामा सम्पूर्ण सुरक्षा मापदण्ड पुरा गरेर विद्यालय पुनः सञ्चालनमा बन्द गर्ने निर्णय स्थानीय तहले गर्नुपर्ने भनिएको छ विद्यालय सञ्चालनका लागि आवश्यकता अनुसार कक्षा कोठा सभा हल छात्रावास फर्निचर शौचालय आदि पुनः व्यवस्थापन तथा मर्मत गर्नुपर्नेछ स्थानीय तहले विद्यालय रूप विद्यालय रूपमा पानी स्वास्थ्य तथा सरसफाई सुविधाको व्यवस्था गर्ने गराउने हात धुने खोकी लाग्दा वा हात छिउ गर्दा मुख छोप्ने अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्नेछ विद्यालयमा आवश्यक मापदण्ड पुरा भएको छ वा छैन भनेर एकिन जिम्मेवारी सम्बन्धित पालिकाको रहेको छ आधारभूत र माध्यमिक शिक्षा पालिकाहरूको अधिकार संविधानले स्थानीय तहलाई दिएको छ शिक्षा स्थानीय प्रदेश र सङ्घको साझा अधिकारको सूचीमा पनि छ कोरोनाको अवस्थाबारे सङ्घ प्रदेश प्रदेशभन्दा स्थानीय सरकार जानकारहरू शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् पालिकाले सामाजिक विकास समिति गाउँ विकास गाउँ वा नगर शिक्षा समिति वा अन्य उपयुक्त संयन्त्रलाई मुख्य जिम्मेवार बनाई विद्यालय वा विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउनु पर्ने कार्यढाँचामा उल्लेख छ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड उन्नाइस निको भएर घर फर्कनु भएको छ निमोनिया र कोरोना संक्रमण भएपछि गत कार्तिक पच्चिस गति उपचारका लागि मेडिसिटी अस्पताल ललितपुरमा भर्ना हुनुभएका उहाँ मंगलबार अस्पताल मुक्त हुनुभएको हो अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी सुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च बेहोर्ने निर्णय गरेको उल्लेख गर्दै उपचारमा सघाउने स्वास्थ्य कर्मी आफ्नो पार्टी शुभचिन्त चिन्तक र सरकारलाई धन्यवाद दिनुभएको थियो यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक जापानबाट फर्केर गलकुट र बागलुङका दुईजना